प्रणाली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार जोनी नसारोग ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोनी दुख्ने सुन्निने घोडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड काँडी चौक चितवन फोन शून्य छपन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य बयासी एक सय उनासे मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे टाढी सोरुम रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा मनोरञ्जनका लागि सुन हजुर सुनो जरा यस अर्पण बुलेटिनको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी बिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट अनि फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस संविधान जारी नभएसम्म सभासदलाई काममा नबोलाउन सभामुखको जनतासँग आग्रह आगामी माघ आठमा संविधान जारी गर्न सके स्वर्गीय कोइरालाले कोइरालाको आत्माले शान्ति पाउने भनाई नेकपा एमालेको नवमहाधिवेशन सुरु हुन एक दिन बाँकी रहँदा अध्यक्ष खनाल पुनः नेतृत्वमा जाने तयारीमा आफू प्रतिस्पर्धाको मैदानबाट बाहिर नगएको टिप्पणी नेपाली कङ्ग्रेसद्वारा आफ्ना सभासदहरूलाई सरकारको नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न निर्देशन ए माओवादी र मधेसवादी दलले विपक्षमा मतदान गर्ने मोदी नेतृत्वको भारत सरकारले माओवादीसँग वार्ता नगर्ने माओवादीसँग कुनै एजेन्डा नभएको भन्दै वार्ता नगर्ने भारतीय अधिकारीहरूको निष्कर्ष र विश्वकप फुटबलमा क्वार्टर फाइनलको समीकरण पुरा अर्जेन्टिना र बेल्जियम अन्तिम आठमा प्रवेश नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W dot radio Arpan dot com dot एनपीबाट के साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ सहकर्मी अनिता आर्यालसँगै सुजिता हमालको समाचार विस्तारमा सभामुख सुभाष चन्द्र नेगमाङले संविधान जारी नभएसम्म सभासदहरूलाई गाउँमा नबोलाउन जनतासँग आग्रह गर्नुभएको छ उहाँले संविधान जारी नभएसम्म विदेश मात्रै होइन काठमाडौँ बाहिर पनि पनि नजान सभासदहरूलाई आग्रह गर्नुभएको छ जीवी फाउन्डेसनले आज नयाँ बानेश्वरको एभरेस्ट होटलमा आयोजना गरेको कार्यक्रममा निङमाङले अहिले नै उपत्यका वा विदेशमा नबोलाइदिनु संविधानको मस्यौदा लिएर बरु सँगै गाउँमा जाउँला भन्नुभएको छ उहाँले अहिले संविधान निर्माणका लागि सभासदहरूलाई दबाब दिन आग्रह भएको छ स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ओडान स्पष्ट दृष्टिकोण र दूरदर्शिताको प्रशंसा गर्दै निगमाङले आगामी माघ आठमा संविधान जारी गर्न सके कोइरालाको आत्माले शान्ति पाउने बताउनु भएको छ सभामुख नेगमाङले संविधान निर्माणको काम चलिरहेकाले समयमै संविधान बन्ने विश्वास व्यक्त गर्नुभएको छ उहाँले अघिल्लो संविधान सभाले गरेका कामको स्वामित्व ग्रहण गरिसकेका छौँ मलाई विश्वास छ माघ आठभित्रै संविधान बन्छ भन्नुभएको छ यसै गरी कार्यक्रममा कङ्ग्रेस नेत्री सुजता कोइरालाले सबै दललाई मिलाएर लैजाने वातावरण सरकारले निर्माण गर्नुपर्ने बताउनु भएको छ भारतको उहाँले संविधान सभा बाहिर र भित्र रहेका सबै दललाई एकसाथ सहमतिमा लिएर अगाडि बढे मात्रै संविधान समयमै जारी हुने बताउनु भएको छ मुलुकको विकासका लागि क्षेत्रीय नेटवर्क बनाउनु पर्ने पनि उहाँले प्रस्ताव गर्नु भएको छ नेपाली कंग्रेसले आफ्ना सबै सभासदहरूलाई सरकारको नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न निर्देशन दिएको छ आज बसेको नेपाली कंग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा सभासदहरूलाई यस्तो निर्देशन दिइएको हो संविधान सभा भवन नयाँ बानेश्वरमा बसेको बैठकमा केही केन्द्रीय सदस्य र सभासदहरूले सरकारको नीति तथा कार्यक्रमको विरोध गरेकाले सभासदहरूलाई निर्देशन गर्नु परेको नेताहरूले बताएका छन् अस्ति सोमबारदेखि शुरू भएको नेपाली कंग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा सदस्यहरूको बोल्ने क्रम बाँकी रहेकाले आज पनि पुनः बैठक बसेको हो यसअघि बोल्ने सुभाष धुले सरकारमा रहेका नेताहरूले जनताको भावना अनुसार काम गर्न नसकेको बजेट विनियोजन र विकास निर्माणका काममा आफ्नो क्षेत्र र आफ्ना मान्छेलाई प्राथमिकतामा राखिएको भन्दै सरकारको चर्को आलोचना गरेका थिए सरकारका कार्यक्रमप्रति आलोचना गर्ने अधिकार सबैमा भए पनि संसदबाट नीति तथा कार्यक्रमलाई बहुमतबाट पारित गराउनु पर्ने भएकाले कंग्रेसले यस्तो निर्देशन दिएको हो त्यस्तै एकीकृत नेकपा माओवादी र मधेसवादी दलहरूले सरकारको नीति तथा कार्यक्रमको विपक्षीमा मतदान गर्ने भएका छन् नीति तथा कार्यक्रम पारित गर्न आज संसदमा मतदान हुँदैछ प्रमुख विपक्षी माओवादी र प्रमुख विपक्षी माओवादी र मधेसवादी दलबीच दलहरूबीच भएको छलफलमा विपक्षीका विपक्षीमा मतदान गर्ने सहमति भएको नेताहरूले बताएका छन् विपक्षीले समर्थन नगरे पनि पारित गर्न कंग्रेस एमाले गठबन्धनसँग आवश्यक बहुमत छ अहिले संसदमा छलफल चलिरहेको छ सुभाषले बोल्ने क्रम सकिएपछि कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमले जवाब दिने कार्यक्रम रहेको छ राष्ट्रपति डाक्टर रामवरण यादवले आइतबार संसदमा नेतृत्व कार्यक्रम पेश गर्नुभएको थियो नेकपा एमालेको नौ महाधिवेशन शुरू हुन एक दिन बाँकी रहँदा अध्यक्ष झलनाथ खनालले आफू पुनः नेतृत्वमा जाने तयारी गरेको बताउनु भएको छ उहाँले सहमति कायम गरेर आफू नै अध्यक्ष हुने बताउनु भएको छ उहाँले आफूले चार वर्षसम्म नेतृत्व गरिसकेकाले सहमति भएमा फेरि नेतृत्व गर्ने बताउनुभयो अध्यक्ष खनालले आफू प्रतिस्पर्धाको मैदानबाट बाहिर नगएको पनि टिप्पणी गर्नुभएको छ उहाँले आफू अध्यक्ष नभए राष्ट्रपतिका लागि पनि तयार भएको बताउनु भएको छ यता अध्यक्षका प्रत्याशी द्वय माधव कुमार नेपाल र केपी शर्मा ओलीले आज आफ्नो टिम सार्वजनिक गर्दैछन् छ दिनसम्म चल्ने महाधिवेशनका लागि मञ्च व्यवस्थापन खानपानको व्यवस्था सुत्ने स्थान अतिथि सत्कार सुरक्षा एवं स्वयंसेवक प्रचार लगायत सम्पूर्ण तयारी पूरा भएको एमाले जनाएको छ महाधिवेशनमा भाग लिन प्रतिनिधि तथा कार्यकर्ता राजधानी आउने क्रम जारी रहेको छ काठमाडौँ आइसकेका प्रतिनिधिहरूले महाधिवेशन स्थल पुगेर आफ्नो दर्ता गराइसकेका छन् सहित महाधिवेशनमा तेइस सय पच्चिसजना प्रतिनिधिले भाग लिने एमाले जनाएको छ चयनमा विवाद भएपछि मकानपुरमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता बाबुराम भट्टराई पक्षीले आफै पदाधिकारी घोषणा गरेका छन् दुवै पक्षले जिल्ला अध्यक्ष आफूले पाउनुपर्ने अडान राखेपछि विवाद नमिल्दा समानान्तर कमिटी बनेको हो प्रचण्ड पक्षले नेता प्रेमबहादुर फुलामे छिन्तुङको नेतृत्वमा र बाबुराम पक्षले नेता प्रहलाद लामिछानेको अध्यक्षतामा पदाधिकारीको नाम घोषणा गरेका छन् दुवै पक्षले आज हिटौडामा छुट्टा छुट्टै पत्रकार सम्मेलन गरेर आफूहरू नै आधिकारिक भएको दावी गरेका छन् प्रचण्ड पक्षको जिल्ला कमिटिमा अध्यक्ष प्रेमबहादुर फुलामी उपाध्यक्ष बलराम बल सचिवमा सर्केश घलान सहसचिवमा प्रकाश चन्द्र पाण्डे कोषाध्यक्षमा मिना पाखरिन रहनु भएको छ त्यस्तै गरी भट्टराई पक्षको जिल्ला अध्यक्षमा प्रहलाद लामिछाने उपाध्यक्षमा विवेक वाइबा सचिवमा ज्योति राय रायमाचीको साध्यक्षमा पुनः भट्टराई भएको छ उन्चालिस सदस्यीय जिल्ला कमिटी दुई महिना अघि नै गठन भए पनि पदाधिकारी चयनका लागि पटक पटकको बैठकमा सहमति हुन सकेको थिएन असार पन्ध्रदेखि सत्र गतिसम्म माओवादी जिल्ला कमिटिको बैठकमा पदाधिकारीको विषयमा सहमति जुट्न नसकेपछि दुवै पक्षले आफै पदाधिकारीको नाम घोषणा गरेका हुन् प्रचण्ड पक्षबाट अध्यक्ष घोषित प्रेमबहादुर पुलामीले आधिकारिक जिल्ला कमिटी आफूहरू नै भएको र प्रतिष्ठानलाई पनि समेटेर लैजाने बताउनुभयो हापुरको कमिटिलाई जना जिल्ला सदस्य मध्ये जनाको समर्थन रहेको पुलामीको दावी छ भट्टराई पक्षीबाट जिल्ला अध्यक्ष घोषित प्रहलाद लामिसनेले भने आफूहरूलाई कुनै पनि पदमा नराखी आफू खुसी ढंगले पदाधिकारी चयन गरेकाले समानान्तर कमिटी गठन गरेको बताउनुभयो सूचना तथा संचार मन्त्री डाक्टर मिनेन्द्र रिजालले सूचनाको हकको कार्यान्वयनसँगै यसले जिम्मेवारी पनि बढाउने बताउनु भएको छ राष्ट्रिय सूचना आयोगद्वारा आयोजित दुई दिने सूचनाको हक सम्बन्धी एडभान्स प्रशिक्षक प्रशिक्षण तालिमको आज उद्घाटन गर्दै उहाँले जनताले जति धेरै सूचनाको हकलाई उपयोग गर्छन् त्यति सरोकारवाला निकायहरू सेवा प्रवाहमा जिम्मेवार हुने उल्लेख गर्नु भएको छ सार्वजनिक सेवा प्रवाह गर्ने सरकारी निकाय एवं अन्य संस्थाका प्रतिनिधि सहभागी प्रशिक्षण अत्यन्तै उपयोगी हुने उहाँले विश्वास व्यक्त गर्नु भएको छ दिनसम्म चल्ने प्रशिक्षणले सेवा प्रदायक संस्थामा सूचनाको हक कार्यान्वयनमा महत्त्वपूर्ण सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो सर्वोच्च अदालतका बहालवाला न्यायाधीशले सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै काठमाडौँको गङ्गबु आठ महादेव चारकै स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् सर्वोच्च अदालतका न्यायाधीश गोपाल गोपाल प्रसाद प्राचुलीले महादेव चारमा पर्ने एक्काइस रोपनी सार्वजनिक जग्गा लामो समयदेखि अतिक्रमण गरेको भन्दै स्थानीय बासिन्दाले त्यसको विरोध गरेका हुन् आज पत्रकार सम्मेलन गर्दै उनीहरूले सार्वजनिक जग्गा अतिक्रमण गरेको बारे सम्बन्धित निकायमा हार गुहार गर्दा पनि कतिबाट सुनवाई नभएको भन्दै कारवाहीको माग गरेका छन् पत्रकार सम्मेलनमा सार्वजनिक जग्गा संरक्षण समितिका सचिव श्रीराम केसीले सार्वजनिक जग्गा भएको थाहा हुँदाहुँदै पनि न्यायाधीश प्राचुरीले शक्तिको दुरूपयोग गरेको आरोप लगाउनुभयो नेपाली कंग्रेस गंगबो गाविस सभापति केदार पाठकले सार्वजनिक जग्गामा जबरजस्ती कम्पाउन्ड लगाउने कामको घोर निन्दा गर्न पनि कतिबाट सुनवाई नभएको हुँदै बाल भत्काउन खोज्दा माथिको आदेश भन्दै प्रहरी स्थानीय बासिन्दालाई हातपात गरेको आरोप लगाउनु भयो कार्यक्रममा स्थानीय बासिन्दा चन्द्रराज नेउपानीले पछिल्लो पटक पनि किता नम्बर दुई सय चौसठीको लाखौं रूपियाँ पनि सात आना सार्वजनिक जग्गा टङ्कनाथ पौडेल नाम गरेका व्यक्तिले आफ्नो नाममा रहेको दावी गर्दै कम्पाड लगाएको भन्दै स्थानीय बासिन्दाले प्रतिकार गर्न खोज्दा पनि प्रहरी प्रशासनको मिलेमतोमा स्थानीयमाथि नै हातपात भएको बताउनुभयो प्रहरीले ललितपुर लामाटारको लाकुरी भन्ज्याङमा जमिनमुनि लुकाएर राखिएको अवस्थामा हतियार बरामद गरेको छ ललितपुर प्रहरी परिसर र अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको टोलीले दुई थान पेस्तोल र त्यसमा प्रयोग हुने पाँच राउन्ड गोली बरामद गरेको छ ती हतियार गएको मागमा ललितपुर धापाखेलका मेनकृष्ण महर्जनमाथि भएको गोली प्रहारको घटनामा प्रयोग भएको ललितपुर प्रहरीले जनाएको छ प्रहरीका अनुसार अमेरिकी स्वचालित दुईवटा पेस्तोल रमेश बाहुन भनिने सुजन पौडेलको भएको आशंका गरिएको छ गोली प्रहारमा संलग्न लामाटा नौका छिरिङ लामाको बारीमा खाल्डोमा पुरिएको अवस्थामा हतियार बरामद भएको ललितपुर प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पुष्पचन्द्र रञ्जितले जानकारी दिनुभयो प्युठान जिल्लाको सारी गाविस तीन कोलाम्पामा खरासी विवाद हुँदा एक दम्पतिले आफ्नो घरमा आगो लगाई आत्महत्या गरेका छन् शून्य वर्षीय शिवराम राउत र पचास वर्षीय छुमा राउतले आपसी विवादमा घरमा आगो लगाई घरभित्र नै झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरीकाले प्युठानले सुनाएको छ श्रीमती छुमाको केही वर्षदेखि मानसिक सन्तुलन असामान्य भएको र श्रीमान शिवरामले अत्यधिक मदिरा सेवन गर्ने गरेको स्थानीयले बताएका छन् घरमा आगो लागेपछि स्थानीयले आगो निभाउने क्रममा दम्पतिलाई मृत अवस्थामा फेला पारेको प्रहरीले सुनाएको छ घटनाको अनुसन्धान जारी रहेको भन्दै प्रहरी प्रमुख दीपक रेग्मीले अहिलेसम्म गरासी विवादको कारण घटना भएको पाइएको बताउनुभयो अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाव बढेपछि नेपाल आयल निगमको मासिक घाटा चार गुणा भन्दा बढीले बढ्ने प्रक्षेपण गरिएको छ भारतीय आयल निगमले जुलाई एक तारिकमा पठाएको मूल्य सूची अनुसार निगमलाई यस महिना त्रिपन्न करोड दस लाख रुपियाँ घाटा हुने देखिएको छ अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम भाव बढेपछि आइओसीले पनि भाव बढाएर पठाएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताउनु भएको छ आइओसीले जुन सोह्र तारिकमा पठाएको मूल्य सूची अनुसार निगमलाई मासिक बाह्र करोड अठासी लाख घाटा हुने गरेको प्रक्षेपण गरिएको थियो प्रवक्ता घिमिरेका अनुसार यसअघि निगमलाई पेट्रोलमा दस रुपैयाँ बाइस पैसा नाफा रहेकोमा नयाँ मूल्य सूची आएपछि छ रुपियाँ छत्तिस पैसा मात्रै नाफा हुने भएको छ त्यस्तै गरी डिजेलमा बयालिस पैसा नाफा रहेकोमा अहिले तीन रुपियाँ अठाइस पैसा घाटा बेहोर्नु परेको छ सबैभन्दा बढी घाटा खाना पकाउने एलपिजी ग्यासमा बढेको छ पछिल्लो मूल्य सूची अनुसार निगमलाई ग्यासमा पाँच सय उनानब्बे रुपियाँ अठासी पैसा घाटा हुने गरेको छ यसअघि निगमलाई ग्यासमा पाँच सय उनासाठी रुपियाँ तिहत्तर पैसा घाटा रहेको थियो मट्टीतेलको भावमा भने कुनै फेरबदल नभएको प्रवक्ता घिमिरेले बताउनु भएको छ नयाँ मूल्य सूची अनुसार निगमलाई पेट्रोलमा बाह्र करोड तिरा लाख रुपियाँ नाफा हुने गरेको छ भने डिजेलमा चौबिस करोड साठी लाख रुपियाँ नोक्सानी हुने गरेको छ त्यस्तै मट्टीतेलमा तीन करोड एकचालिस लाख हवाई इन्धन आन्तरिक उडानतर्फ एघार करोड चौसठी लाख र अन्तर्राष्ट्रियतर्फ बत्तीस करोड एक्काइस लाख रुपियाँ नाफा हुने निगमको प्रक्षेपण छ ग्यासमा सबैभन्दा बढी अठासी करोड अडचालिस लाख घाटा हुने देखिएको छ निगमका अनुसार अहिले नेपालमा पेट्रोल मासिक बिस हजार किलो लिटर डिजेल पचहत्तर हजार किलो लिटर मटीतेल दुई हजार पाँच सय किलो लिटर हवाई इन्धन दस हजार किलो लिटर खपत हुँदै आएको छ ग्यास मासिक पन्ध्र लाख सिलिन्डर खपत हुँदै आएको निगमले जनाएको छ सुन चाँदीको भाव आज घटेको छ मंगलबारको भावमा दुई सय रुपियाँ घटेर सुन मंगलबार तोलाको चौन्न हजार रुपियाँमा कारोबार भइरहेको छ मंगलबार सुनको भाव चौन्न हजार दुई सय रुपियाँ थियो यस्तै चाँदी पनि दस रुपियाँले घटेको छ मंगलबार तोलाको आठ सय पैंतालिस रुपियाँ कायम रहेको चाँदी आज आठ सय पैंतिस रुपियाँमा कारोबार भइरहेको छ व्यवसायीहरूका अनुसार सिजन भए पनि सुनको कारोबार सन्तोषजनक छैन दिनको बीस र पच्चिस किलोको दरले कारोबार हुने गरेको लसुन व्यवसायी तेज रत्न साकीले जानकारी दिनुभयो अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौँ नेपाल क्रिकेटका मुख्य प्रशिक्षक पुदुबु दासा नायकीको करार अवधि एक वर्ष थप गर्ने सरकारको निर्णयप्रति तपाईँको विचार के छ ए सही निर्णय बी सरकारको कर्तव्य र सी क्यानलाई चुनौती तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए सही निर्णय भन्नेमा त्रिचालिस प्रतिशत बी सरकारको कर्तव्य भन्नेमा पैँतिस प्रतिशत र सी क्यानलाई चुनौती भन्नेमा बाइस प्रतिशत मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ नेकपा एमालेको नौ महाधिवेशन सुरु हुन एक दिन बाँकी रहँदा अध्यक्ष झलनाथ खनालले आफू पुनः नेतृत्वमा जाने तयारी गरेको प्रति तपाईँको प्रतिक्रिया के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 flex print Ratnanagar एक सौ र चितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस ट्राफिक कालो मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम चौतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ भोलि दिनभर पानी पर्न सक्ने महाशाखाको भनाइ छ मौसम हेरी सो प्रति सजग भई आफ्नो खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो अब अन्तर्राष्ट्रिय समाचार नरेन्द्र मोदी नेतृत्वको भारत सरकारले त्यहाँका सशस्त्र विद्रोही माओवादीसँग वार्ता नगर्ने जनाएको छ भारतीय माओवादीसँग कुनै एजेन्डा नभएको भन्दै उनीहरूसँग वार्ता नगर्ने भारतीय अधिकारीहरूले निष्कर्ष निकालेका हुन् दिल्लीमा आयोजित माओवादी प्रभावित दिल्लीमा आयोजित माओवादी प्रभावित उत्तर पूर्व उत्तर भारतका दश राज्यका सचिवहरूसँगको छलफलपछि सरकारले यस्तो निष्कर्ष निकालेको भारतीय संसार माध्यममा उल्लेख छ तर माओवादीसँग वार्ता नगरे पनि पूर्व उत्तर भारतमा उल्फा लगायतका अन्य पृथकतावादी सशस्त्र समूहसँग भने संवाद गर्न सकिने भारतीय अधिकारीहरूले बताएका छन् उता झारखण्डका मुख्यमन्त्री समेत रहेका बिजेपी नेता अर्जुन मुन्धाले भने सैनिक बलबाट मात्रै माओवादी समस्या समाधान गर्न नसकिने भन्दै विकास एवं राजनैतिक परिचालनको विस्तृत योजना चाहिने बताएका छन् पूर्वोत्तर भारतमा पचास भन्दा बढी सशस्त्र विद्रोहीले एवं पृथकतावादीहरूले हिंसा मसाइरहेको बीबीसीले सुनाएको छ भारतको चेन्नईमा भत्किएको एक भवनमा परि मृत्यु हुने व्यक्तिको संख्या बयालिस पुगेको छ भारतको दक्षिणी क्षेत्रको एक आवासीय भवनमा पुरिएका मध्ये कम्तीमा पनि बयालिस जनाको शव प्राप्त भएको अधिकारीहरूले बताएका छन् आज बिहानसम्म थप एघारको शव भवनको भग्नावशेषबाट बाहिर निकालिएको छ भग्नावशेषबाट उद्धारकर्मीहरूले एघार शव बाहिर निकालेपछि त्यहाँ परिमृत्यु हुनेको संख्या बयालिस पुगेको र सो भवनमा अझै पनि पाँचजना बेपत्ता रहेको तमिलनाडुका वरिष्ठ प्रहरी अधिकारी करुणा सागरले बताउनु भएको छ उद्धारकर्मीहरूले हिजो नै सो क्षेत्रबाट चारजना जीवित व्यक्तिलाई पनि उद्धार गरिएको बताएका छन् तर अब भने केही जीवितै उद्धार गर्न सकिने सम्भावना भने नरहेको बताइएको छ भवनको निर्माणमा संलग्न व्यक्ति तथा इन्जिनियरलाई पनि पक्राउ गरिएको सागरले जानकारी दिएका छन् खेल समाचार विश्वकप फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गर्ने सबै टिमको टुङ्गो लागेको छ आज बिहान र गै राति दुई टिम अन्तिम आठमा प्रवेश गरेसँगै समीकरण पूरा भएको हो विश्वकप फुटबल अन्तर्गत क्वार्टर फाइनलका खेल शुक्रबारदेखि सुरु हुनेछ शुक्रबार राति पाउने दस बजे जर्मनी र फ्रान्स तथा पाउने दुई बजे ब्राजिल र कोलम्बिया भिड्नेछन् त्यस्तै गरी शनिबार राति पाउने दस बजे अर्जेन्टिना र बेल्जियम तथा पाउने दुई बजे नेदरल्यान्ड्स र कोस्टारिका भिड्नेछन् साँझ पाँच बजेको अर्पण बुलेटिन अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक संविधान जारी नभएसम्म सभासदहरूलाई गाउँमा नबोलाउन सभामुखको जनतासँग आग्रह आगामी माघ आठमा संविधान जारी गर्न सके स्वर्गीय कोइरालाको आत्माले शान्ति पाउने भनाई नेकपा एमालेको नवौँ महाधिवेशन सुरु हुन एक दिन बाँकी रहँदा अध्यक्ष खनाल पुनः नेतृत्वमा जाने तयारीमा आफू प्रतिस्पर्धाको मैदानबाट बाहिर नगएको टिप्पणी नेपाली कंग्रेसद्वारा आफ्ना सभासदहरूलाई सरकारको नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न निर्देशन ए माओवादी र मधेसवादी दलले बी मतदान गर्ने मोदी नेतृत्वको भारत सरकारले माओवादीसँग वार्ता नगर्ने माओवादीसँग कुनै एजेन्डा नभएको भन्दै वार्ता नगर्ने भारतीय अधिकारीहरूको निष्कर्ष र विश्वकप फुटबलमा क्वार्टर फाइनलको समीकरण पुरा अर्जेन्टिना र बेल्जियम अन्तिम आठमा प्रवेश हवस् त साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो सहकर्मी अनिता अर्याल र सुजिता हमाल बिदा हुन्छ नमस्कार यस अर्पण साथ में Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी बिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै का साथ आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ बिक्रेता लर्निंग एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस गर्न पाइने साथै कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने चार पर्सा